परिणाम राम्रो आएको छ परिणाम राम्रो आएको छ यस अर्थमा राम्रो आएको छ कि पार्टीका सम्पूर्ण प्रतिनिधि साथीहरूले कमरेडहरूले अत्यन्तै जिम्मेवारी बोधका साथमा निर्वाचन प्रक्रियामा सहभागी हुनुभयो र यो पार्टीलाई एकताबद्ध ढङ्गले लानुपर्छ यसमा कुनै पनि प्रकारका असमझदारीहरू र समस्याहरू सृजना हुनु हुनु हुँदैन भन्ने मानसिकताबाट निर्देशित भएर त्यो जिम्मेवारी बोधका साथमा उहाँहरूले निर्वाचन प्रक्रियामा सहभागी हुनुभयो त्यसकारण परिणामले म अत्यन्तै राम्रो ठान्दछु र यो परिणाम दिनुहुने सबै प्रतिनिधिहरूप्रति हार्दिक सम्मान पनि व्यक्त गर्न चाहन्छु परिणाम राम्रो यहाँले भन्नुको कारण भनेको यहाँहरू जुन प्यानल बनाएर जहाँसरी जसरी जानुभएको थियो त्यो पक्षमा बहुमत बढी अथवा बहुमतको नभनौँ आएको भनेर यहाँले भन्नुभएको त्यस अर्थमा यस्तो छ के छ भन्दाखेरिमा प्यानल चुनावमा जाँदाखेरि को कता उभिएको छ भन्ने त स्थिति बन्छ नै यसपटक पनि त्यो स्थिति बन्यो त्यो आफ्नो ठाउँमा छ तर आम रूपमा प्रतिनिधिहरूले अत्यन्तै जिम्मेवारी बोधका साथमा पार्टीको भविष्यलाई दृष्टिगत गरिकन मतदान गर्नुभएको छ र निर्वाचित गर्नुभएको छ प्रत्याशीहरूलाई निर्वाचित गर्नुभएको छ त्यसर्थ मैले राम्रो भन्न खोजेँ अर्को नि अब यसपालिको एमालेको महाधिवेशन अब यो अध्यक्षमा जुन प्रतिस्पर्धा अथवा प्यानलको प्रतिस्पर्धा भयो त यस्तो देखियो कि देशमा संसदीय चुनाव हुँदैछ अथवा व्यवस्थापिका चुनाव हुँदैछ होइन एकदमै राम्रोसँग माहौल ततायो के भन्नु यो चाहिँ नेकपा एमाले निर्धारण गर्ने नीति र त्यसले निर्माण गर्ने नेतृत्वको प्रभाव एमालेको परिसरभित्र मात्रै पर्ने भएदेखि यस खालको चर्चा यस प्रकारको टिका टिप्पणी प्रतिक्रियाहरू आउँदैन थिए होलान् तर नेकपा एमाले निर्धारण गर्ने नीतिले यसले निर्माण गर्ने विचारले र यसले निर्माण गर्ने नेतृत्वले सिङ्गो राष्ट्रिय राजनीतिलाई नै सकारात्मक वा नकारात्मक रूपमा प्रभावित गर्न सक्दथ्यो त्यस अर्थमा सिङ्गो राष्ट्रको ध्यान एकाथमा दुनियाँको पनि ध्यान आकर्षित भयो हाम्रो पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा म यसलाई अत्यन्तै स्वाभाविक ठान्दछु तपाईँले स्वाभाविक ठानिरहनु भयो बाहिर हेर्दा चाहिँ अब अहिले जुन पदाधिकारीको एउटा संख्या पनि बढ्यो पदकै लागि यस्तो साह्रो तानातान हो कि यति साह्रो प्रतिस्पर्धा हो कि भन्ने पनि एउटा पर्यो कि एउटा एउटा छाप चाहिँ निश्चित रूपमा यो चाहिँ एउटा के छ भन्दाखेरिमा पदाधिकारीको संख्या कति आवश्यक भन्ने कोणबाट हामीले चाहिँ छलफल गऱ्यौँ तर अलि अन्तिम अवस्थामा आएर गऱ्यौँ महाधिसनको नजिक नजिक पुगेपछि गऱ्यौँ त्यसले गर्दाखेरि त्यो छलफलै भएन भन्दा पनि पर्याप्त छलफल भएन पर्याप्त छलफल भएन र विभिन्न कोडबाट हामीले त्यसलाई विश्लेषण गर्न भ्याएनौँ पाएनौँ त्यसले गर्दाखेरिमा अलिक बढी भयो भन्ने टिप्पणी त आएको छ यसलाई म अनुचित पनि म मान्दिनँ तर के छ भने हामीले यी यो पदाधिकारीको यो व्यवस्थालाई कामसँग जिम्मेवारीसँग जोड्न चाहन्छौँ कामसँग जिम्मेवारीसँग जोडेर हरेक पदाधिकारीका निश्चित परिभाषित जिम्मेवारीहरू हुन्छन् र त्यो जिम्मेवारी सम्पादन गर्ने सन्दर्भमै निजको मूल्याङ्कन हुन्छ भन्ने हिसाबले हामीले चाहिँ यो अगाडि बढ्छौँ त्यो पदाधिकारीको सङ्ख्या हेर्दाखेरि त भाग पुर्याउनु जस्तो सबैलाई भाग पुगै पुगेन त्यो भाग पुर्याउने अर्थमा त यो थिएन नै होइन जस्तो हाम्रा कामका नयाँ नयाँ क्षेत्रहरू उद्घाटित भएका छन् कामका नयाँ सम्भावनाहरू हाम्रो सामनेमा प्रकट भएका छन् नयाँ कार्यक्षेत्रहरूलाई सम्बोधन गर्नका लागि पनि केही यस खालको व्यवस्था त भएको छ तर म यो आलोचनालाई सम्मान्य गर्छु कि पदाधिकारीको संख्या धेरै भयो भन्ने आलोचनालाई म नै गर्छु हामी आउने दिनमा छलफल गर्छौं र उपयुक्त व्यवस्था हामी गरौँला तर अहिले यो महाधिवेशनले यही निर्णय गरेको छ र हामी हरेक पदाधिकारीका निम्ति स्पष्ट कार्य बोझ कार्य जिम्मेवारीका साथ हामी अगाडि बढ्छौँ यहाँले अब जिम्मेवारी बढ्छ अब कार्यक्षेत्र बढ्छ भन्नुभयो के नयाँ कुरा के थपिन्छ र पदाधिकारीलाई त जिम्मेवारी खास गरिकन हामीले अहिले के सोचेको छौँ भनेदेखि अहिलेसम्म हामी यो खास गरी राजनीतिक साङ्गठनिक काममा बढ्ता केन्द्रित भएर रह्यौँ राजनीतिक प्रणालीको परिवर्तनमा केन्द्रित भएर रह्यौँ अब हाम्रो सामनेमा राष्ट्र निर्माणको जिम्मेवारी छ सुखी जनता र समृद्ध राष्ट्र निर्माण गर्ने हाम्रो अभिभावक छ यो सुखी जनता र समृद्ध राष्ट्र निर्माण गर्नका लागि अब हामीले हाम्रो सिङ्गो पार्टी शक्तिलाई राष्ट्र निर्माणको काममा समृद्धिको काममा केन्द्रित गर्न चाहन्छौँ र यो क्षेत्रको प्रतिस्पर्धामा नेकपा एमालेलाई अग्रस्थानमा स्थापित गर्न चाहन्छौँ त्यसका लागि यो कामको अत्यन्तै फुराकिलो विकासको निर्माणको समृद्धिको यो महाअभियान कामको अत्यन्तै फराकिलो क्षेत्र हो र यो क्षेत्रमा हामीसँग लगाउनु पर्ने लगाउन सकिने निकै ठुलो कार्यशक्ति छ भने यो चाहिँ खास गरिकन कामको नयाँ क्षेत्र भनेर मैले यो चिजलाई बढ्दा इन्डिकेट गर्न खोजेँ अब थोरै यो कामको कुरामा एकैछिनमा हामी छिरौँला अब म फेरि प्यानलतिरै जान्छु महाधिवेशनको प्रतिस्पर्धामै जान्छु त्यस त्यताबाट हेर्दाखेरि जसले पराजय भोग्नुभयो अब जस्तो माधव नेपाल अध्यक्षमा अब चौवालिस मतले हार्नुभयो उहाँहरूको प्यानलबाट अलिकति प्यानलको पक्ष कमजोर देखियो हार्दाखेरि भनेर भनिएको छ अब यो महाधिवेशन पछाडिको अबको नेतृत्वमा उहाँहरूको हैसियत उहाँहरूको कसरी अगाडि जाने सोच छ यो नेतृत्वको मैले त के भनेको भनेदेखि <clears throat> अब यो महाधिवेशनभन्दा अगाडि सहमति निर्माण गर्नका लागि के कस्ता कोसिस गरिएका थिए गरेका थियौँ हामीले भन्ने तर्फमा तर्फमा अहिले चर्चा गर्न चाहन्न त्यो एक ढङ्गले अप्रासङ्गिक जस्तो पनि भइसकेका छ हामीले चाहिँ सहमति निर्माण गर्न अधिकतम कोसिस गर्यौँ सहमति बन्न नसकेपछि हामी सहमतिका साथ के कुरामा गयौँ भनेदेखि अब हामीले आन् लोकतान्त्रिक प्रतिस्पर्धामा जाउँ भनेर निर्णय गर्यौँ र लोकतान्त्रिक प्रतिस्पर्धाबाट एउटा परिणाम प्रकाशित भएको छ यो परिणामलाई प्रतिस्पर्धामा सहभागी हुने सबैले उत्तिकै सम्मानका साथ स्वीकार गर्नुभएको छ अनुकूल आफ्नो अनुकूल हुँदा पनि र प्रतिकूल हुँदा पनि सबैले समान ढङ्गले स्वीकार गर्नुभएको छ त्यसले गर्दाखेरिमा यो प्रतिस्पर्धाबाट हाम्रो पार्टीको आन्तरिक जीवनमा कुनै नयाँ समस्या सृजना भएको छ भन्ने म ठान्दिनँ पहिलो कुरा दोस्रो कुरो अब उहाँ नेताहरूको सन्दर्भमा जस्तो यहाँले नाम उच्चारण गर्नुभयो कमरेड माधव नेपाल कमरेड माधव नेपाललाई म कुन अर्थमा बुझ्छु भनेदेखि उहाँ चाहिँ अध्यक्ष पदमा निर्वाचित हुँदाखेरिमा उहाँको भूमिका के के नहुने अध्यक्ष पदमा निर्वाचित नभएपछि उहाँको भूमिका सकिने अर्थमा म बुझ्दिनँ हिजो पनि मैले <clears throat> उहाँलाई अध्यक्ष पदको प्रत्याशी नबन्नका लागि मैले सुझाव दिइनँ त यही कुरा भनेको थिएँ हामीसँग त दुनियाँमा प्रशस्त उदाहरणहरू छन् हाम्रै सन्दर्भमा पनि नेपाली सन्दर्भमा पनि त्यस खालका उदाहरणहरू छन् तङसापिङ पदमा रहेनन् तर चिनिया राजनीतिमा उनको भूमिका निर्णायक थियो गान्धी पदमा रहेनन् तर राष्ट्रिय राजनीतिमा उनको भूमिका निर्णायक थियो हाम्रै सन्दर्भमा पनि भन्यो भने गणेशमान सिंहजीलाई प्रधानमन्त्रीको अफर आएको हो त उहाँले प्रधानमन्त्री स्वीकार गर्नु भएन प्रधानमन्त्री स्वीकार नगर्दा पनि गणेशमानको मर्यादा प्रधानमन्त्रीभन्दा कम थियो भन्ने म ठान्दिनँ त्यसकारणले मर्यादालाई भूमिकालाई पदसँग निरपेक्ष रूपले पदसँग जोड्नु पर्दछ भन्ने मान्यता गलत कुरा हो त्यसकारणले <clears throat> कमल माधव नेपाल अहिले पदमा हुनुहुन्न निश्चित रूपमा तर उहाँको भूमिका सकियो भन्ने म ठान्दिनँ र खास गरी त्यस स्तरका नेताहरू पदमा रहँदा मात्रै भूमिका युक्त हुन्छन् पदबाट बाहिरिएपछि भूमिकाविहीन हुन्छन् भनेर बुझ्नु पनि हुँदैन सम्बन्धित व्यक्तिले पनि बुझ्नु हुँदैन र पार्टी पङ्क्ति र सिङ्गै सिङ्गो सोसाइटीले पनि त्यसरी बुझ्नुहुन्न भन्ने म ठान्दछु अब सम्बन्धित व्यक्ति हामीसँग अहिले हुनुहुन्न पार्टी पङ्क्तिको कुरा गर्दाखेरि उहाँ सहमति भएको थियो त्यतिखेर र उहाँले सहमति मान्नु भएको थियो यहाँहरूले प्रस्ताव गरे अनुसार भनेको अवस्था र अहिले पराजय भोग्दाखेरिको उहाँको अवस्थामा र अबको उहाँको जिम्मेवारी हैसियतमा कुनै फेरबदल पनि कि यस्तो के छ भनेदेखि उहाँ अब कमिटीभित्रै हुनुहुन्छ अध्यक्षमा निर्वाचित हुन सम्भव नभए पनि कमिटीभित्रै हुनुहुन्छ हामीले कमिटीले नै उहाँलाई उपयुक्त कामको जिम्मेवारीको व्यवस्था गर्छ हरेक सदस्यलाई गर्छ उहाँलाई पनि गर्छ मैले यति भन्न चाहन्छु दोहोऱ्याएर कि माधव नेपाल अब भूमिकाविहीन हुनुहुन्छ भनेर कसैले चाहिँ चिन्ता गर्नु पर्दैन हामीसँग केही जिज्ञासा लिएर सहभागी भएको छ उहाँहरूको कुरा अब हामी सुनिहालौँ अछमबाट हामीसँग हुनुहुन्छ कृष्ण भण्डारी कृष्णजी कार्यक्रममा स्वागत छ हजुर नमस्ते नमस्कार अतिथिज्यूलाई पनि नमस्ते नमस्ते कृष्णजी मेरो हाम्रो नेताजी र अतिथिज्यूलाई तपाईँलाई विशेष गरी चारवटा स्पष्ट प्रश्न छन् हजुर अनि मलाई चारवटा प्रश्नको स्पष्ट जवाब दिनु होला त्यो बाङ्गो डिङ्गो नगरेर नै ल भन्नुहोस् मलाई पहिलो प्रश्नको जवाब चाहियो नेकपा एमालेलाई हामीले कम्युनिस्ट बुझ्ने कि दक्षिणपन्थी काङ्ग्रेस बुझ्ने दोस्रो क्वेसन मदन भण्डारी हत्याकाण्ड भएको बिस एक्काइस वर्ष बितिसक्दा पनि नेकपा एमाले त्यसको जिम्मे के अरे छानबिन गर्नु जिम्मेवारी हो कि होइन दोस्रो क्वेसन तेस्रो क्वेसन नेकपा एमालेमा अब गुटगत राजनीति हाबी भएकै हो त अनि चौथो क्वेसन चाहिँ अब नेकपा एमाले साँच्चीकै यो हुने खानेहरूको अनि अब डोन भएकोहरूको त्यसपछि गुन्डा डाँका भरको भरको पार्टी हो कि निमुखा गरिब अन्यायमा परेका मान्छेहरूको मलाई स्पष्ट जवाब दिनु धन्यवाद कृष्णजी तपाईँको जिज्ञासामा एक किसिममा आइहाल्यौँ हामी महेन्द्र नगरबाट काशीसिंह कार्की हुनुहुन्छ काशीजी कार्यक्रममा स्वागत छ नमस्कार उहाँ पौडेललाई पनि बधाई र नमस्कार नमस्कार नमस्कार म त एमालेका भन्दा पनि चलचित्रका कार्यकर्ताले धेरै जो अहिले पार्टी एकतामा जो भूमिका भयो उहाँहरूलाई धेरै बधाई दिन्छु धेरै धेरै भन्दा पनि उहाँलाई है अरू तपाईँको जो नेता छन् नि माधवजी माधव कुमार नेपालजी उहाँहरूले र रापरवाका जी थापाजी अध्यक्ष पनि उहाँहरूको बानी रहेछ नेपालजीले पहिलेको जो उहाँको ऊ थियो आम मानसमा तपाईँहरूले पार्टीले उहाँलाई दिन्छु भने पनि अलि आफ्नो ऊ घट्यो कि जस्तो लाग्छ आम मानिसका कुरा बदल्ने मान्छेको ऊ हुन्छ कि जस्तो लाग्यो कुरा बदल्ने भन्नुभयो काशीजी यहाँले हजुर त कसलाई कुरा बदल्ने भनेर भन्नुभएको हजुर पन्ध्र वर्ष रहेपछि पनि मैले वकिलको जस्तो कुरा गर्यो कि म ठुलो सचिव अध्यक्षमा रहे होइन अब यहाँ नहुनुभएको व्यक्तिको हामीले आलोचना पछाडिबाट नगरौँ उहाँ नै उपस्थित हुनुभएको भए तपाईँले प्रश्न सोध्नुहोस् हुन्थ्यो भन्दा पनि उहाँका कार्यकर्ताहरूलाई धेरै बुद्धि पुगायो एकता रह्यो राख्नुभयो कार्यकर्ताहरू यो राखेको यो जस यसको एकताको जस अहिलेको नेताहरूलाई जाँदैन कि बल्कि जो निम्न सरकार कार्यकर्ताहरू उहाँले धेरै पुगाउनु बुद्धि धन्यवाद काशीजी यहाँलाई यहाँ यहाँको आफ्नो विचारका लागि गोर्खाबाट प्रहलाद दानी हुनुहुन्छ प्रहलादजी कार्यक्रममा स्वागत छ हजुर धन्यवाद यहाँलाई हजुर सर्वप्रथम त आजको अतिथि विष्णु पौडेलजीलाई मेरो तर्फबाट बधाई तथा नमस्कार हुन पाएँ अब हजुरको अहिले चाहिँ यो एमालेको छैन महाधिवेशन सम्पन्न भइसकेको छ मैले दुई हप्ता तिन हप्ता अगाडि पनि हाम्रो एमालेको चाहिँ भीम रावलसँग चाहिँ कुराकानी गरेका थियौँ हजुरको महाधिवेशन चाहिँ यो चुनावभन्दा यो सहमतिको सहकार्यबाट नै अगाडि बढेको भए अलिकति पार्टीमा उत्तर तर्फ आउनु थिएन होला अलि लामो महाधिवेशन पनि भयो र केही उत्तर चढावहरू पनि आयो केही कुराहरू चाहिँ पनिबाट आयो र अहिले एमाले चाहिँ के अरे माधव नेपालले चाहिँ हार बिहोर्नु पर्यो हुन त अब एउटा हार एउटा जित त्यो अवश्य भएकै कुरा हो तपाईँको प्रश्न के छ मेरो कुरा भनेको अब यो एमालेको महाधिवेशन सम्पन्न भइसकेपछि अबको रणनीति भनेको केपी शर्मा ओलीजीले अध्यक्ष भइसक्नु भएको छ उहाँले कस्तो भूमिका निर्वाह गर्नुभएको र पार्टीलाई कुन दृष्टिकोणले अगाडि बढाउनुहुन्छ भन्ने हो हुन्छ धन्यवाद तपाईँलाई काठमाडौँबाट हुनुहुन्छ हामीसँग सूर्य लिम्बू सूर्यजी कार्यक्रममा स्वागत छ हजुर धन्यवाद कल्पनाजी हजुर भन्नुहोस् त सूर्यजी के छ तपाईँको मेरो प्रश्न चाहिँ सबैभन्दा पहिला अतिथिलाई नमस्कार हजुर नमस्कार नमस्कार म एउटा दृष्टिहीन मान्छे हो होइन हजुर र तपाईँ एमाले पार्टी यति साह्रो लोकप्रिय पार्टी हो होइन र यो जुन बजेट आउनुभन्दा अगाडि सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक भत्ता बढाउनुपर्छ भन्ने प्रस्ताव जुन एमाले राखेको थियो र त्यसलाई सरकारले तपाईँहरू पनि सरकारमा हुनुहुन्छ त्यसलाई अर्थमन्त्रीज्यूले बजेटमा समेट्नु भएन र अब चाहिँ नेपालको नेकपा एमाले कसरी अगाडि बढ्छ प्रस्तावबाट एकदम नेकपा एमाले पछाडि सर्या हो र फेरि पनि ज्येष्ठ नागरिकहरूलाई नेकपा एमाले व्यवस्था गरेको यद्यपि उहाँहरू तपाईँहरूकै पार्टीको पालादेखि हामीले भत्ता खाँदै आइरहेको छौँ र यो बजेटमा हामीले अपेक्षा गरेको छौँ पक्कै पनि भत्ता बढ्छ होला तर भत्ता बढेन यो सम्बन्धी तपाईँको भनाइ के छ धन्यवाद ल धन्यवाद जिज्ञासा राख्नुहुने सबै साथीहरूलाई अब कृष्णजी तपाईँले जे जिज्ञासा राख्नु भएको छ नेकपा एमाले कम्युनिस्ट पार्टी हो यो दक्षिणपन्थी र यो उग्रवामपन्थी अतिवादबाट मुक्त रहेको साँचो अर्थको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो यसको व्याख्या यसको विश्लेषणका लागि समय लाग्छ मदन भण्डारी हत्याकाण्डको बारेमा सत्य तथ्य उजागर हुन सकेको छैन तर मलाई के लाग्दछ भने इतिहासको कुनै कालखण्डमा पनि यो हत्याकाण्डका सच्याहरू उद्घाटित हुनेछन् र यसका लागि हामी अथक ढंगले लागिरहन्छौं लागि नै रहेका छौं जहाँसम्म गुटगत अभ्यासको कुरा गर्नुभयो गुटगत अभ्यास नेकपा एमालेमा यता कता देखा पर्ने गरेको यता कता त्यो त्यस खालको अभ्यास अलिक दमित हुने गरेको दुवै खालका अनुभवहरू हामीसँग छौँ छन् हामी चाहिँ नेकपा एमाले यस प्रकारका गुटगत अभ्यासबाट मुक्त एउटा सुदृढ र सुगठित विधिसम्म ढंगले सञ्चालित हुने एउटा सुदृढ पार्टीका रूपस्थलाई निर्माण गर्न चाहन्छौ त्यो अभियानमा त्यो योजनामा हामी छौं नेकपा एमाले सर्वार श्रमजीवी जनताको पार्टी हो श्रमिकहरूको पार्टी हो शारीरिक श्रम गर्ने मानसिक श्रम गर्ने सबै प्रकारका श्रमिकहरूको पार्टी हो र उनीहरूको हितमा उनीहरूको कल्याणमा हामी केन्द्रित भएर लागेका छौं जहाँसम्म विकृतिहरूका समाजका विकृतिहरूका कुरा छन् नेकपा एमाले सबै प्रकारका सामाजिक अपराधका विरूद्धमा दृढ़तापूर्वक उभिन्छ त्यो सबै प्रकारका शोषण दमन उत्पीड़न गुण्डागर्दी लगायतका सबै प्रकारका सामाजिक अपराधहरूका विरूद्धमा नेकपा एमाले दृढ़तापूर्वक उभिएको पार्टी हो उभिने पार्टी हो त्यसकारणले तपाईँ चाहिँ कुनै पनि प्रकारको एउटा चाहिँ नेकपा एमालेका विरूद्ध हुने गरेका प्रायोजित प्रचारबाट प्रभावित नहुनका लागि म तपाईँलाई आग्रह गर्न चाहन्छु जहाँसम्म यो चाहिँ यो काशीजीले ठिकै कुरा उठा यो चाहिँ नेता कार्यकर्ताले पार्टीलाई जोगाएका छन् भन्ने चाहिँ जिज्ञासा राख्नुभएको छ कार्यकर्तालाई बढ्दा श्रेय दिनुभएको छ यो तपाईँको चाहिँ मूल्याङ्कनसँग म पनि सहमत छु हामीले यो महाधिवेशनमा हामीले भन्दा बढ्ता भूमिका प्रतिनिधिहरूले निर्वाह गर्नुभएको छ नेताहरूलाई पनि दिशानिर्देश गर्ने काम चाहिँ कार्यकर्ताहरूले प्रतिनिधिहरूले गर्नुभएको छ त्यसकारणले पनि म यो महाधिवेशनलाई सफल महाधिवेशन ठान्दछु प्रतिनिधिहरूले आफ्नो आफूमा रहेको अधिकारको प्रयोग गरेर पार्टीलाई चाहिँ सही दिशामा लानका लागि निर्णायक योगदान गर्नुभएको छ यसका लागि सम्पूर्ण प्रतिनिधि कमरेडहरूलाई साथीहरूलाई म धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु आधार व्यक्त गर्न चाहन्छु एउटा युगिन अभिभाव उहाँहरूबाट निर्वाह भएको छ जहाँसम्म हाम्रो चाहिँ यो सूर्यजीको कुरा छ म के ठान्दछु भनेदेखि यो हामी सामाजिक सुरक्षा भत्ताको पक्षमा पहिलो प्रस्तावक पार्टी नेकपा एमाले हो सामाजिक सुरक्षा चाहिन्छ राज्यको भूमिका हुनुपर्दछ ज्येष्ठ नागरिकहरूमा अशक्तता अशक्त र असहायहरूमा अपाङ्गता भएका व्यक्तिहरूमा यस प्रकारको दायित्व राज्यले निर्वाह गर्नुपर्छ भनेर पहिलो पटक दृष्टिकोण अघि नै बजेटको व्यवस्था गर्ने पार्टी नेकपा एमाले हो म तपाईँको आलोचनासँग सहमत छु कि यसपटक पनि सामाजिक सुरक्षा भत्ताका सन्दर्भमा सरकारको तर्फबाट जुन ग्राभिटीका साथ बजेट व्यवस्था हुनुपर्थ्यो त्यस हिसाबले भएको छैन यसप्रति तपाईँको आलोचनासँग मेरो पनि सहमति छ र हामी नेकपा एमाले यो सामाजिक सुरक्षाको दायित्वबाट राज्य विचलित हुनु हुँदैन पछाडि हट्नु हुँदैन भन्ने मान्यतामा दृढ छौं र यस हिसाबले हामी निरन्तर प्रयास प्रयत्न गरि नै रहन्छौं हामीसँग अझै केही सहभागी हुनुहुन्छ गगन सावा लिम्बू तीर्थमबाट हुनुहुन्छ गगनजी कार्यक्रममा स्वागत छ हजुर धन्यवाद हजुर के छ तपाईँको जिज्ञासा हजुर पौडेलज्यू नमस्कार नमस्कार हजुरले मेरो जिज्ञासा के छ भने आठौँ महाधिवेशनबाट पनि पार्टीभित्रको गुट र उपगुट समाप्त भयो अब एमाले एकताबद्ध भएर अघि बढ्छ भनेर भन्नुभयो तर के समयपछि पार्टीभित्र गुट र उपगुट अब चरम रूपमा देखियो र अहिलेको यो नौ महाधिवेशनबाट पनि पार्टीभित्रको जुन गुट र उपगुट अब समाप्त भयो एमाले अब फेरि एकताबद्ध भएर अघि बढ्छ भनेर भन्दै त हुनुहुन्छ तर पार्टीभित्र थुप्रै असन्तुष्ट पक्षहरू छन् त्यसैले नेकपा एमालेमा फेरि पनि गुट र उपगुट राजनीतिक सिर्जना नहोला भनेर भन्न सकिन्छ र भन्ने मेरो जिज्ञासा हजुर तपाईँलाई तपाईँको जिज्ञासाका पृष्ठभूमिमा आधारहरू छन् होइन तपाईँले निराधार ढङ्गले जिज्ञासा राख्नु भएको छैन आधार छन् तर म तपाईँलाई गणेशजी तपाईँलाई के स्पष्ट गर्न चाहन्छु भनेदेखि तपाईँ मार्फत अरू श्रोताहरूलाई पनि हामी यो यो यति विशाल पार्टी छ कि यो पार्टी यति विशाल पार्टीमा के भनेदेखि यदा कदा यो या त्यो रूपमा असन्तुष्टिहरू प्रकट हुनुलाई हामी अस्वाभाविक मान्दैनौँ तर असन्तुष्टिहरूको व्यवस्थापन हामी कसरी गर्छौँ मुख्य मुख्य प्रश्न यो हो बेला बेलामा गुटबन्दीका प्रवृत्तिहरू देखा पर्ने गरेका छन् यो प्रवृत्तिलाई हामी कसरी समाधान गर्छौँ कसरी व्यवस्थापन गर्छौँ भन्ने कुरा मुख्य कुरा हो त्यसकारण म के ठान्दछु भने नवौं राष्ट्रिय महाधिवेशनपछि हाम्रो पार्टीमा एकताको प्रवृत्ति नै बलशाली हुन्छ भन्ने कुराको पछाडि म दुईटा कारण देख्छु एक महाधिवेशनका अधिसंख्यक प्रतिनिधिहरूले पार्टी एकताबद्ध भएर चल्नुपर्छ भन्ने निर्देशन दिएर जानुभएको छ यो महाधिवेशनको निर्देश हो यो नवनिर्वाचित केन्द्रीय कमिटिलाई महाधिवेशनको निर्देश के छ निर्देशन के छ भनेदेखि यो पार्टी अन्तर्विरोधग्रस्त हुनुहुँदैन गुटगत गतिविधिबाट ग्रस्त हुनुहुँदैन त्यसबाट प्रभावित हुनुहुँदैन भन्ने र यो एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्ने महादेशको निर्देशन छ एक दोस्रो कुरो के छ भनेदेखि इतिहास चक्रवत दोहोरिँदैन इतिहास सेलरोटी जस्तो घुम्दैन यो इतिहास स्प्रिङ जस्तो घुम्छ त्यस कारणले अहिले चाहिँ पार्टीको प्रमुख नेता अध्यक्ष कमरेड केपी ओली के कुरामा स्पष्ट हुनुहुन्छ उहाँले राख्दै आउनुभएको छ भनेदेखि यो निर्वाचनमा हामीहरू प्रतिस्पर्धामा भाग लिए पनि भाग प्रतिस्पर्धामा जाने क्रममा कसैले जित्नु र कसैले हार्नु यो त स्वाभाविक प्रक्रिया बन्न जान्छ त्यसका बावजुद जिम्मेवारीका सन्दर्भमा र नेता वा कार्यकर्ताहरूको मूल्याङ्कनको सन्दर्भमा कुनै पनि प्रकारको भेदभाव गरिने छैन को कता उभियो कसले कता मतदान गर्यो भन्ने आधारमा कसैप्रति पनि विभेदपूर्ण व्यवहार हुँदैन हुने छैन र म हुन दिन्न भनेर उहाँले दृढ़तापूर्वक यो कुरा गरिरहनु भएको छ त्यस कारणले गर्दा नेकपा एमालेमा जिम्मेवारी प्राप्त गर्नका लागि अथवा उपयुक्त जिम्मेवारी प्राप्त गर्नका लागि गुटबन्दी गर्नुपर्ने स्थिति नै रहँदैन भन्ने उहाँको दावी छ उहाँको विश्वास छ त्यस अर्थमा पनि म के देख्दछु भनेदेखि गुटबन्दीका आधारहरूलाई क्रमशः समाप्त गर्दै नेकपा एमाले गुटबन्दी मुक्त पार्टीका रूपमा साँचो अर्थमा विधिसम्म ढङ्गले चल्ने र विधिका आधारमा विचारका आधारमा एकताबद्ध भएर अगाडि बढ्ने पार्टीको रूपमा यसलाई हामी विकसित गरेर लिएर जान्छौँ यो कुरा म उहाँले आठौँ महाधिवेशन लगन्दीले उठाउँदाखेरि मैले पनि ठ्याक्क सम्झेको थिएँ आठौँ महाधिवेशन तपाईँहरूले रूपन्देहीमा बुटोलमा गर्नुभयो त्यतिखेर भन्नुभएको थियो कि हामीले अहिलेसम्मको हाम्रो तिक्तता तिक्तता अथवा गुट उपगुटको कुराहरू जे जे छन् तिनाउ नदीमै बगाएर आयौँ भनेर भन्नुभएको थियो महाधिवेशनबाट फर्किसके पछाडि तर पछि मैले यहाँ सोधेको पनि थिएँ त्यतिखेर तपाईँले बगायौँ बगायौँ भन्नु सँगै लिएर त आउनुभएछ नि भनेर भन्दाखेरि होइन हामीले बगाएर लिएर बगायौँ भन्नै भन्नुभयो अब यसपालि त्यो सँगै देखियो यसपालि चाहिँ के अरे कतै बगाउनु भएको छ कि कतै स्टोर गरेर राख्नु भएको छ कि राख्नु हुनेछ कि के छ अब एउटा चिज के छ भने गुटबन्दी मुख्य रूपले के छ भनेदेखि पार्टीको प्रमुख नेतृत्वले पार्टीलाई कसरी सम्हाल्न खोज्छ कसरी सञ्चालन गर्न खोज्छ उसले कसैप्रति काखा वा पाखाको व्यवहार गर्छ कि गर्दैन सबैप्रति समभाव सम दूरीको व्यवहार गर्छ कि गर्दैन मुख्य रूपले यो चिजमा गुटबन्दी जन्मिन्छ कि जन्मिन्न गुटबन्दी हुर्किन्छ कि हुर्किन्न गुटबन्दीले चाहिँ आकार लिन्छ कि लिन्न भन्ने कुरा निर्भर गर्दछ अघिल्लो नेतृत्वले होइन त्यस्तो त्यस्तो भन्न मैले खोजेको होइन मैले के मात्रै भन्न खोजेको भनेदेखि अहिले कमरेड केपी ओलीले अध्यक्ष पदमा निर्वाचित हुँदा र भएपछि र हुनुभन्दा अगाडि पनि उहाँले निरन्तर निरन्तर के कुरा राख्नुभएको छ भनेदेखि को कहाँ उभियो र कसले कता मतदान गर्यो कसले कसलाई साथ दियो भन्ने आधारमा कसैप्रति पनि विभेदपूर्ण व्यवहार गरिन्न त्यसका आधारमा कसैको पनि मूल्याङ्कन गरिन्न त्यसका आधारमा जिम्मेवारी निर्धारण गरिन्न यो पार्टी सबैको साझा परिश्रमको साझा मेहनतको प्रतिफल हो त्यसकारणले यो पार्टीको पार्टीमा सबै पार्टीका सम्पूर्ण सदस्यहरूको समान स्वामित्व छ समान हक छ भन्ने कुरालाई उहाँले बारम्बार जोड दिनु भएको छ र म के देख्दैछु भनेदेखि उहाँले भनेको मात्रै होइन गर्नु पनि त्यसरी नै हुन्छ र हामी गुटबन्दीका सम्पूर्ण आधारलाई समाप्त गरेर पार्टीलाई साँचो अर्थमा एकताबद्ध गरेर लिएर जान्छौँ केही सहभागी कुरा अझै सुनौ हामी नवलपरासीबाट तीर्थ राजु भट्टराई हुनुहुन्छ तीर्थजी कार्यक्रममा स्वागत छ नमस्कार नमस्कार अतिथिजीलाई पनि नमस्कार नमस्कार बधाई पनि छ हस् धन्यवाद मेरो प्रश्न के छ भन्दाखेरि अहिले वर्तमान अध्यक्ष निर्वाचित हुनुभयो केपी ओली हजुर उहाँको ओलीको बोलीमा गोली छ भन्छन् हजुर पृष्ठभूमिमा त्यसो देखिएकै छ होइन तर तपाईँको उहाँको अडान पनि मलाई असाध्यै मनपर्छ फेरि बुझ्नुभयो नि हजुर हजुर तर यो पार्टीको अध्यक्ष भइसक्यो आयोजनकारी भूमिका नि खेल्नुपर्ने हुन्छ होला हजुर अरू पार्टीलाई पनि मिलाएर लानुपर्ने हुन्छ बोलीको बोलीले चाहिँ कतिको काम गर्छ अथवा कतिको असर गर्छ कस्तो लाग्छ हामी एकैछिनमा आउँछौँ उहाँको जिज्ञासामा अब म दाङबाट अर्कैजना श्रोताको कुरा पनि लिइहाल्छु गुलाम रसोल हुनुहुन्छ रसोलजी तपाईँलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद हजुर भनिदिनुहोस् आफ्नो प्रश्न छ के छ हजुर म सर्वप्रथम तपाईँले चाहिँ बोल्न दिएकोमा तपाईँले धन्यवाद दिन चाहन्छु र म प्रति डाइरेक्टली म कमरेड सचिवजीलाई प्रश्न राख्न चाहन्छु उपमहासचिव एकदमै उहाँले उपमहासचिव सहयोग उपमहासचिव म उहाँलाई सर्वप्रथम उहाँलाई धन्यवाद दिन चाहन्छु उहाँ चाहिँ अहिले उपमहासचिवको उम्मेदवारीमा जितेर आउनु भएको छ र समग्र उहाँको समग्र पङ्क्तिलाई धन्यवाद दिन चाहन्छु र मैले चाहिँ एमालेमा जुन देखिएको गुटबन्दी छ त्यसको अन्त्य कसरी हुँदैछ र त्यसको अन्त्यको लागि उहाँले कसरी पहल गर्दै हुनुहुन्छ र र एमाले एउटा कम्युनिस्ट पार्टी भएको हुनाले जसरी देशमा अहिले सङ्क्रमणकालीन अवस्था छ र देशमा को निकास जुन चाहिएको छ र निकास निस्किरहेको छैन होइन र ननिस्किरहेको हुनाले हाम्रो चाहिँ विगतमा भएको संविधान बनेर अहिले संविधान बन्ने जुन अवस्था छ अलिकति जटिल अवस्था छ र विभिन्न पार्टीहरू बाहिर बसेर आफ्नो मागलाई सम्बोधन गर्नको लागि दबाब दिइरहेका छन् र अहिले चाहिँ यसलाई कसरी हेरिरहनु भएको छ र अहिलेको अवस्थामा जुन हाम्रो चाहिँ बजेट प्रस्तुत भयो र यहाँ यहाँको पार्टी सरकारमा समावेश छ र बजेट प्रस्तुत हुँदाखेरि एउटा समग्र जुन समग्र एउटा उत्पीडित जाति अनि गरिब जाति जो अलिकति अरूबाट शासित र शोषित छ उसले चाहिँ समग्र रूपमा बजेटबाट अलिकति केही सुविधा नपाएको जस्तो मलाई महसुस भएको छ किनभने महँगाई बढेको छ अनि उसको कमाइभन्दा दोब्बर उसको चाहिँ खर्च बढिरहेको छ यसकारणले यहाँले यसलाई कसरी चाहिँ सम्बोधन गरेको हुन्छ हुन्छ हुन्छ तपाईँलाई गुलाम रसुलजी यहाँको जिज्ञासालाई धन्यवाद छ म यस्तै मिल्दोजुल्दो केही हामीसँग एसएमएसमा जिज्ञासा आएको छ म राख्छु सँगै जवाब दिने यहाँलाई सजिलो हुन्छ भनेर एउटा जिज्ञासा आएको छ प्रचार प्रसारका बेला तपाईँहरूले अर्को प्यानलका उम्मेद्वारलाई दूरदर्शी नभएको पार्टीका लागि हित गर्न नसक्ने भनेर खुलेआम प्रचार गर्नुभएको थियो अहिले हारेका उम्मेद्वारहरू एमाले हन्की होइनन् भनेर एउटा प्रश्न आएको छ अर्को एउटा प्रश्न छ सफल पोखरेलले सोध्नु भएको छ फेसबुकमा तपाईँहरू आफ्नै पार्टीका नेता पार्टीगत नेताबाट माथि उठेर कहिले राजनेता बन्नुहुन्छ भनेर सोध्नु भएको छ अर्को एउटा प्रश्न पनि छ तपाईँहरूको पार्टीको चुनावमा तपाईँकै कार्यकर्ताले निर्वाचन प्रणाली गणना लगायतमा असन्तुष्टि मात्र होइन शङ्का पनि जनाएका छन् मत गर्ने ठाउँमा सिसिटिभी राख्नुपर्ने सम्मका कुरा भए आफ्नै पार्टीको चुनावमा यत्रो शङ्का राष्ट्रिय निर्वाचनमा त खै के होला भनेर अर्को एउटा प्रश्न पनि छ धन्यवाद जिज्ञासा राख्नु सबै साथीहरूलाई अब कमरेड ओलीको बोली र अडानका सन्दर्भमा हाम्रो तीर्थजीले एउटा सकारात्मक टिप्पणी गर्नुभएको छ तपाईँको टिप्पणीप्रति मेरो थप भन्नु केही छैन तपाईँले आफ्नो ठाउँबाट मूल्याङ्कन गर्नुभएको छ जहाँसम्म उहाँले पार्टीलाई मिलाएर लानुहुन्छ कि लानुहुन्न भन्ने तपाईँको जिज्ञासा छ म यति चाहिँ स्पष्ट गर्न चाहन्छु यसभन्दा अगाडि कमरेड केपी ओली पार्टीको प्रमुख जिम्मेवारीमा हुनुहुँदैन थियो कारणले यता कता उहाँबाट कमी कमजोरीहरूको बारेमा टिप्पणी हुने प्रतिक्रिया आउने अवस्था रहन्थ्यो अहिले चाहिँ उहाँ टिप्पणी गर्ने प्रतिक्रिया दिने ठाउँमा हुनुहुन्न अहिले उहाँ पार्टीलाई साँचो अर्थमा सम्हाल्ने र एकताबद्ध गरेर लिएर जाने त्यसका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने ठाउँमा हुनुहुन्छ उहाँको ठाउँ बदलिएको छ उहाँको भूमिका बदलिएको छ उहाँको जिम्मेवारी बदलिएको छ त्यसकारणले मलाई के लाग्दछ भने हिजो पृथक ठाउँमा रहँदा जसरी उहाँ त्यो ठाउँका ठाउँमा एउटा अब्बल नेताको भूमिका निर्वाह गर्नुभएको थियो अब यो परिवर्तित सन्दर्भमा पार्टीको मुख्य नेता रहेको सन्दर्भमा उहाँले पार्टीलाई मिलाएर लिएर जाने सबैको विश्वास जित्ने सबैलाई समान सम्मान र सम्मानपूर्ण जिम्मेवारी निर्धारण गर्ने यो जिम्मेवारीमा पनि उहाँ त्यत्तिकै अबल साबित हुनुहुन्छ भन्ने मेरो विश्वास छ हेर्दै जाउँ मेरो विश्वास पुष्टि हुन्छ भन्ने मलाई लाग्दछ जहाँसम्म अब मालेमा गुटबन्दीको कुरा छ अघि पनि मैले गुटबन्दीको बारेमा त धेरै चिज भनिसके भनिसकेँ गुटबन्दी मान्छेले उपयुक्त मूल्याङ्कन भएन उपयुक्त जिम्मेवारी दिइएन विभेद गरियो भन्ने अर्थमा गुटबन्दी गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्दछ भन्ने मेरो विश्वास हो मेरो अपेक्षा हो र मैले यस हिसाबले कमरेड केपी ओलीसँग पार्टी अध्यक्षसँग मैले आफ्नो कुरा राखि पनि रहेको छु र उहाँले बारम्बार भन्दै पनि आउनु भएको छ कि जिम्मेवारी प्राप्त गर्नका लागि योग्यता अनुरूपको जिम्मेवारी प्राप्त गर्नका लागि गुटबन्दी गर्नुपर्ने अवस्थालाई समाप्त गर्नुपर्छ सबै नेता कार्यकर्तालाई उपयुक्त मूल्याङ्कनका साथमा उपयुक्त जिम्मेवारी दिएर जानुपर्छ भन्ने कुरामा उहाँ स्पष्ट हुनुहुन्छ त्यसर्थमा गुटबन्दीका आधारहरू समाप्त गर्नका लागि कमल ओलीले नेतृत्व भूमिका निर्वाह गर्नुहुन्छ भन्ने कुरामा म चाहिँ विश्वस्त छु जहाँसम्म यो चाहिँ यो प्यानलको कुरा गर्नुभएको छ प्यानलका बारेमा अहिले म धेरै भन्न चाहन्न निश्चित रूपमा सहमति बन्न नसकेको अवस्थामा हामी चाहिँ निर्वाचनमा गयौँ बस निर्वाचनमा जाने क्रममा यदा कदा मर्यादाका सीमाहरू नागिएका छन् म यो कुरा मान्दछु मर्यादाका सीमाहरू नागिएका छन् हामी नवौं महाधिवेशनको तयारी र नवौं महाधिवेशनको आयोजना नयाँ नवौं महाधिवेशनको समग्र प्रक्रियाको निर्मतापूर्वक समीक्षा गर्छौं र त्यसले दिएका अनुभव र शिक्षाको जगमा उभिएर आउने दिनमा हामीले महाधिवेशनलाई अरू व्यवस्थित गर्ने हिसाबले अगाडि बढ्छौं यो म विश्वास दिलाउन चाहन्छु जहाँसम्म नेता वा राजनेताको सन्दर्भ छ यो दावी गरेर कोही पनि व्यक्ति राजनेता बन्दैन भूमिकाले बन्ने कुरा हो त्यसकारणले राष्ट्रिय राजनीतिलाई एउटा दिशाबोध गर्ने हिसाबले राष्ट्रिय राजनीतिलाई गति प्रदान गर्ने हिसाबले राष्ट्रिय राजनीतिका समस्याहरूलाई समाधान गर्ने हिसाबले जसले एउटा उचाइबाट आफ्नो पार्टीको दायराभन्दा पनि माथिको उचाइबाट भूमिका निर्वाह गर्छ त्यस्तो व्यक्ति इतिहासमा राजनीतिको स्थानमा पुग्न सक्छ पुग्ने गरेको हुन्छ त्यसकारणले हामी अपेक्षा गरौँ अहिले चाहिँ हामी हाम्रा पार्टीका नेताहरूलाई हामी आउने दिनमा राजनीतिको राजनेताको भूमिकामा देख्न पाउँ देख्न सकौँ त्यस हिसाबले सम्बन्धित नेताहरूले पनि पहल गर्नुहोस् र हामीले पनि आफ्नो ठाउँबाट सहयोग गरौं म यो राख्न चाहन्छु यो निर्वाचन प्रणालीका सन्दर्भमा हामीले चाहिँ नेकपा एमाले एउटा निर्विवाद सत्य के हो भनेदेखि नेकपा एमाले नेपालका रा, समकालीन राजनीतिक पार्टीहरूमा सबैभन्दा ज्यादा अन्तर पार्टी लोकतन्त्र भएको पार्टी हो आन्तरिक जीवनमा यस स्तरको लोकतान्त्रिक अभ्यास अरू कुनै पार्टीमा भएको छ भन्ने मलाई लाग्दैन त्यस उचाइबाट हामीले अन्तर पार्टी लोकतन्त्रको अभ्यास गरेका छौं र निर्वाचन प्रणालीका सन्दर्भमा पनि हामीले एउटा स्वतन्त्र महाधिवेशनबाट स्वतन्त्र निर्वाचन आयोगको व्यवस्था गरेर हामी त शक्ति पृथकीकरणको सिद्धान्तलाई राज्यमा मात्रै होइन पार्टीमा पनि अभ्यास गरेका गरिरहेका छौँ लेखा परीक्षण आयोग अनुशासन आयोग न्यायिक मुद्दाहरूमा निरूपण गर्ने हिसाबले अनुशासन आयोग र त्यसै गरिकन निर्वाचन पार्टीभित्रको निर्वाचन स्वतन्त्र ढङ्गले सम्पन्न गर्नका लागि निर्वाचन आयोग समेत बनाएर हामीले जुन ढङ्गले निर्वाचन सम्पन्न गरेका छौँ र निर्वाचन प्रक्रियामा दुवै थरी उम्मेद्वारका प्रत्याशीका प्रतिनिधिहरू जसरी सहभागी हुनुभएको छ जुन ढंगले ट्रान्सपारेन्ट ढंगले चाहिँ निर्वाचन कार्य सम्पन्न भएको छ यस स्तरको लोकतान्त्रिक अभ्यास त दुनियाँमा विरलै पाइन्छ भन्ने मलाई लाग्दछ त्यसकारणले हामीले अभ्यास गरेको लोकतान्त्रिक प्रणालीमा यसका यसको चाहिँ औचित्यमाथि कहीँ कसैले प्रश्न उठाउनु पर्ने उठाउन सक्ने अवस्था छ भन्ने मलाई लाग्दैन केही सहभागीहरू अझै हुनुहुन्छ पाल्पा भैरवस्थानबाट सीता गौतम हामीसँग हुनुहुन्छ सीताजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार नमस्कार के छ सीताजी तपाईँको मैले मैले सर्वप्रथम त अतिथिजीलाई नमस्कार गर्न चाहन्छु नमस्कार नमस्कार सीताजी मैले के भन्न चाहेको भने जुन हाम्रो यो एमाले पार्टी छ नि यसले चाहिँ उठाउन पर्ने कुराहरू अहिलेको जुन बजेट भाषण भयो यसमा प्रत्येक विद्यालयमा बाल विकास केन्द्र प्रारम्भिक बाल विकास केन्द्र भनेर खोलिएका छन् प्रत्येक विद्यालयमा यिनमा जुन पारिश्रमिक दिने जुन पारिश्रमिक छ त्यो एकदम न्यून छ होइन एकदमै न्यून भएको हुनाले ती महिलाहरूले सबै महिलालाई राखिएको छ यसमा किन किन किन चाहिँ उ गरिएन यो कुरा उठान भएन धन्यवाद सीताजी तपाईँलाई अदालतको आदेश किन मान्यता भयो तपाईँको जिज्ञासामा आइहाल्छौँ हामी रूपन्देहीबाट धनबहादुर नेपाली हुनुहुन्छ धनबहादुरजी कार्यक्रममा स्वागत छ हजुर नमस्कार नमस्कार एकदम छोटोमा आफ्नो के छ राखिदिनुहोस् त कुरा हजुर पहिलो बार त नयाँ नेतृत्वमा जानुभयो हाम्रा जाने उप महासचिवलाई नमस्कार हजुर धन्यवाद नमस्कार पहिलो बार त मैले यो सुन्न सोध्न चाहेँ एमाले पार्टी सरकारमा छ कि छैन किनभने बजेट आयो तर युवा गरिब लक्षित कुनै बुढामा देखिएन र यो धनादेलाई मात्रै राम्रो छ पाँच करोडमा पनि तपाईँहरू मोहन बस्नुभयो किन बोल्नु भएन पन्ध्र लाखमा पनि किन मोहन बस्नु भएन भनेर यो प्रश्न पारिदिनुहुन्छ कि भनेर आइहाल्यौँ तपाईँको जिज्ञासामा है धनराजी हामी बझाङतिर लागौँ सुदूरपश्चिमको पहाडी जिल्ला ललित राव हुनुहुन्छ ललितजी कार्यक्रममा स्वागत छ ललितजीको सम्पर्क टुटेको छ एसएमएसमा एउटा प्रश्न आएको छ कालीकोटबाट सोध्नु भएको छ जीवन कुमार साईले महाधिवेशन नौ महाधिवेशनमा चाहिँ दलित मधेसी पिछडिको क्षेत्र तथा नाम भनेर आरक्षणको लागि भनेर कुरा गर्नु हो तपाईँहरूको पदाधिकारीको अनुहार हेर्ने हो भने त सबै बाहुनमय देखियो नि भनेर पनि भन्नुभएको छ यो एउटा प्रश्न पनि जोडिहालेँ मैले विष्णुजी अब यो चाहिँ के छ भनेदेखि बजेटको सन्दर्भमा यो चाहिँ खास गरिकन विद्यालयहरूमा बाल विकास केन्द्र त्यसमा काम गर्ने कर्मचारीको न्यून पारिश्रमिकका सन्दर्भमा सीताजीले गर्नुभएको टिप्पणी गर्नुभएको आलोचना प्रति म सम्मान व्यक्त गर्न चाहन्छु यसतर्फ ध्यान जानुपर्ने हो आवश्यक मात्रामा सरकारको ध्यान जान सकेको छैन यो विषयलाई हामी छलफलको विषय बनाउँछौँ र सीताजीले जसरी हाम्रो ध्यान आकर्षण गर्नुभएको छ हाम्रो ध्यान गएकै विषय हो त यसलाई अरू गम्भीरताको साथ लिन्छौँ र यसको निम्ति उपयुक्त व्यवस्था गर्न सरकारलाई हामी भन्छौँ एउटा दोस्रो यो एमाले सरकारमा छ तर सरकार यो संयुक्त सरकार हो संयुक्त सरकार भएका कारणले गर्दा यसमा नेकपा एमालेको भूमिका तदनुकूल नै हुन्छ एमाले सरकारको नेतृत्वमा छैन सरकारमा सहभागी छ प्रधानमन्त्री नेपाली कंग्रेसको हुनुहुन्छ हामी उप प्रधानमन्त्री सहित सरकारमा सहभागी छौं त्यसले गर्दा कतिपय सन्दर्भमा हाम्रा दृष्टिकोण अनुरूप बजेट बन्न सकेको छैन यो चाहिँ साँचो कुरा हो र हामी हामी यो बजेट जुन प्रस्तुत भएको छ यसका सन्दर्भमा जनस्तरबाट आएका आलोचनाहरूलाई टिप्पणीहरूलाई सुन्छौं र आउने दिनमा यसबाट यसबाट निर्देशित भएर अगाडि बढ्ने पहल गर्छौं भनेर म बताउन चाहन्छु जहाँसम्म यो विकास बजेटको सन्दर्भ छ विकास बजेटका सन्दर्भमा अहिले चाहिँ यो जुन पाँच करोड़को पन्ध्र करोड़को प्रसंग उठाउनु भएको छ मेरो स्पष्ट दृष्टिकोण के हो भनेदेखि सभासदहरूले मुख्य गरिकन वास्तवमा यो चाहिँ नीति निर्माणमा विधि निर्माणमै केन्द्रित हुने हो अहिले हामी संविधान निर्माणको चरणमा छौँ संविधान निर्माणमा केन्द्रित हुनुपर्दछ र कानूनहरू ऐनहरू निर्माण गर्ने कुरामा वा संशोधन गर्ने कुरामा केन्द्रित हुनुपर्दछ जहाँसम्म विकास निर्माणको सन्दर्भ छ विकास निर्माणमा सभासदहरूको जनप्रतिनिधिको भूमिकालाई राज्यले स्वीकार गर्दछ गर्नुपर्दछ तर यसमा के छ भनेदेखि यो चाहिँ सभासदहरूले यो चाहिँ बजेट आफैले विनियोजन गर्ने आफैले खर्च गर्ने आफैले फरफारा गर्ने यस्तो जिम्मेवारीबाट सभासदलाई अलग गर्नुपर्छ स्थानीय जनताका आवश्यकताहरूलाई प्राथमिकीकरणको आधारमा सर्ट आउट गरेर छनौट गरेर सभासदहरूले योजनाहरू सिफारिस गर्ने र ती सिफारिस गरिएका योजनाहरूमा सरकारको नीति जुन अरू योजनाहरूमा जसरी चाहिँ हामी खर्च गर्छौँ बजेट विनियोजन हुन्छ खर्च हुन्छ र फरफारक हुन्छ निर्माण सम्पन्न भएपछि त्यही विधि यहाँ पनि स्थापित गर्नुपर्छ सांसदहरूलाई योजना छनौट बाहेक रकम निकासा गर्ने रकम खर्च गर्ने फरफार गर्ने जस्ता जिम्मेवारीबाट सम्पूर्ण रूपमा अलग गर्नुपर्छ भन्ने मेरो बुझाइ हो जहाँसम्म यो पदाधिकारीको अनुहारको सन्दर्भमा अब आलोचना गर्नुभएको छ निश्चित रूपमा हामीले अपेक्षित मात्रामा हाम्रो अनुहारलाई समावेशी बनाउन सकेका छैनौँ त्यो कुरासँग मेरो पनि यहाँको आलोचनासँग मेरो चाहिँ पनि सहमति नै छ यद्यपि यो महाजनको फैसला हो हामी अहिले यस रूपमा अगाडि बढ्छौँ र हाम्रो पार्टी के कुरोमा सचेत छ भनेदेखि पार्टी पार्टीको अनुहार पनि समाजको अनुहार जस्तै समाजको अनुहार पार्टीको पार्टीमा समाजको अनुहार प्रतिबिम्बित हुनुपर्छ समाजको अनुहार हेर्दा पार्टीको अनुहार हेर्दा समाजको अनुहार जस्तो देखिनुपर्छ भन्ने यो सुझावसँग मेरो सहमति छ अब त्यो पदाधिकारी कुरा गर्ने अर्को महाधिवेशन पर्खिनुपर्छ भनेर भन्नु पर्यो त्यसो होइन हामीले बुझ्नु पर्यो त्यसरी अब अर्को एउटा अब अर्को प्रश्न अहिलेको नेतृत्व जस अब आयो अब अहिले ठ्याक्कै हेर्दा नेतृत्व अध्यक्ष नै परिवर्तन हुनुभयो यहाँहरूको अपेक्षा गरे अनुसार भयो कार्य समितिमै पनि केही अब अलिकति युवा जमात बढी छ अथवा केही परिवर्तन देखेको छ अब एमालेको पार्टीभित्र चाहिँ के परिवर्तन होला यो नेतृत्व अब यो देखिने परिवर्तन हामी दुईटा चिज गर्छौँ एउटा चाहिँ पार्टीमा सबै प्रकारका गुटबन्दी समूहबन्दीको अवस्थालाई अन्त्य गर्छौँ नम्बर एक नम्बर दुई सम्पूर्ण नेता कार्यकर्ता र सदस्यहरूलाई योग्यता अनुरूप भूमिका निश्चित गर्छौँ कसैले पनि भूमिका निर्वाह गर्न पाएन भनेर गुनासो गर्नुपर्ने आलोचना गर्नुपर्ने जिम्मेवारी भएन मूल्याङ्कन ठिक भएन भनेर गुनासो गर्नुपर्ने स्थितिलाई अन्त्य गर्छौँ सबै सबैलाई विजयी पराजय सबैलाई आज एउटा निर्वाचनमा एउटा सन्दर्भमा पराजित भए पनि पार्टी निर्माणमा त उहाँहरू सबैको योगदान छ नि त्यस कारणले विजयी पराजय सबैले के भनेदेखि उपयुक्त जिम्मेवारीका साथ काम गर्ने परिस्थिति निर्माण गर्छौँ र यसरी हामी महाधिवेशनबाट पारित गरेका नीति विचारका आधारमा हाम्रो पार्टीलाई एकताबद्ध गरेर लिएर जान्छ यो सम्पूर्ण विचारको हिसाबले एकताबद्ध संगठनको हिसाबले एकताबद्ध भावनाको हिसाबले एकताबद्ध साँचो अर्थमा एकताबद्ध पार्टीको रूपमा यसलाई निर्माण गर्छौं तेस्रो कुरो पार्टीको पक्षमा रहेको जनमतको दायरालाई हामी अरू एक्सपान्सन अरू फराकिलो बनाएर लिएर जान्छौँ र चौथो कुरो हामी राष्ट्रिय राजनीतिलाई एउटा दिशानिर्देश गर्न चाहन्छौँ खास गरिकन अहिले बैसठी त्रिसठीको राजनीतिक जनक्रान्तिको शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संविधान निर्माणका माध्यमबाट संस्थागत गर्ने र सामाजिक आर्थिक क्षेत्रमा रूपान्तरणका कामहरूलाई तीव्र गतिका साथ अगाडि बढाउँदै सुखी नेपाली र समृद्ध राष्ट्र निर्माण गर्ने यो काममा हामी केन्द्रित भएर लाग्न चाहन्छौं र यसका लागि सिङ्गो पार्टी शक्तिलाई केन्द्रीकृत र एकीकृत योजनाका साथमा परिचालित गर्न चाहन्छौं र यस क्रममा हामी के विश्वासमा छौं भनेदेखि यो यो कालखण्डमा खास गरी यो चाहिँ यो महाधिवेशनको जुन कार्यावधि छ महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कमिटिका लागि जुन कार्यावधि छ हाम्रो विधानले निश्चित गरेको छ त्यो कार्यावधिभित्र नेका नेकपा एमाले यो मुलुकको सर्वाधिक शक्तिशाली राजनीतिक पार्टी हो यो मुलुकको मुख्य राजनीतिक नेता हो भन्ने कुरा हामी स्थापित गर्छौं एजेण्डाका हिसाबले भूमिकाका हिसाबले परिणामका हिसाबले नेकपा एमालेलाई मुख्य शक्तिका रूपमा प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने र यो राष्ट्रलाई एउटा दिशानिर्देश दिने हाम्रो चाहिँ हाम्रो मिसन हो हाम्रो योजना हो हाम्रो संकल्प हो सबैलाई चासो लाग्ने विषय भनेको गुट उपगुटकै खालि कुरा सुनिन्छ हरेक पार्टीमा अब अहिले चर्चा नेकपा एमालेको महाधिवेशन भएकोले गर्दाखेरि अबका दिनमा यहाँले भनेअनुसार नेताका नाम लिएर त्यो खेमाका कुरा यो यो खेमा यो नेता पक्ष भनेर आलोचना भन्ने कुराहरू सुनिँदैन तपाईँले त्यो भन्दै हुनुहुन्छ यस हिसाबले आलोचना गर्नुपर्ने आलोचना सुन्नुपर्ने अवस्थाको अन्त्य गर्न हामी सङ्कल्पबद्ध छौँ हामीसँग दैलेखबाट छवि रिजाल हुनुहुन्छ उहाँको कुरा हामी सुनौँ अन्तिम कलर पनि हुनुहुन्छ उहाँसँग छविजी कार्यक्रममा स्वागत छ धन्यवाद हजुर भन्नुहोस् त हजुर सर्वप्रथम अतिथिलाई बधाई र उहाँको कार्यकालको सफलता कामना गर्दछु धन्यवाद तपाईँको पार्टीमा पहिले त गुट र उपगुटले गर्दा पार्टीका साथीहरू मिल्न सक्नुभएको छैन गर्दा कसरी जनतालाई समन्वय संविधान दिन सक्नुहोला र जस्तो तपाईँहरूको माधव नेपाल पक्षहरूलाई चाहिँ तपाईँहरूले केपी शर्मा ओली पक्षले कसरी चाहिँ समेटेर अगाडि बढाउन सक्ला र एमाले आफ्नो घोषणा घोषणा पत्र छविजी तपाईँको दोस्रो जिज्ञासा हामीले प्रश्न सुन्न सकेनौँ टेलिफोनमा गडबडी भयो तपाईँको पहिलो जिज्ञासामा केही थोर बहुत कुरा त आइसकेको छ अलिकति फेरि प्रश्न दिनुहुन्छ विष्णुजीले यो चाहिँ गुट उपगुटको बारेमा त हामीले आजै पनि धेरै चर्चा गरिसक्यौँ मैले दोहोऱ्याएर भन्छु गुट उपगुटको अवस्थाको अन्त्य हुन्छ हामी अन्त्य गर्छौँ अन्त्य गर्न हामी सङ्कल्पबद्ध छौँ जहाँसम्म संविधान निर्माणको प्रश्न छ संविधान निर्माणमा हाम्रो ध्यान केन्द्रित हुन्छ हामीले हाम्रो आन्तरिक जीवनलाई व्यवस्थित गर्नका लागि विधिसम्म ढङ्गले व्यवस्थित गर्नका लागि पार्टीको विधानको व्यवस्था अनुरूप महाधिवेशनमा जानु परेको थियो हामी गएका छौँ महाधिवेशन सम्पन्न भएको छ यो महाधिवेशन जसरी सम्पन्न भएको छ दुनियाँले अपेक्षा गरेको भन्दा पृथक ढङ्गले सम्पन्न भएको छ कतिपय मानिसहरू नेकपा एमाले यो महाधिवेशन सकिँदा विभाजित भएर आउँछ होला भन्ने अनुमानमा थिए तपाईँले देख्नुभएको छ हिजो मात्रै हामीले पार्टीको महाधिवेशनलाई औपचारिकले सम्पन्न गरेका छौं समापन गरेका छौं समापनमा निर्वाचनमा प्रतिस्पर्धामा सहभागी हुनुभएका नेताहरूले एकअर्कालाई चाहिँ सम्मान गर्नुभएको छ एकअर्कालाई बधाई ज्ञापन गर्नुभएको छ र एकअर्कालाई सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ खास गरी विजयीलाई पराजित हुनुभएका कमडहरूले त्यस हिसाबको चाहिँ सहयोगको वचन दिनुभएको छ विजयी हुनेले पनि सबैको साथ र सबैको विश्वास जितेर पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ त्यस कारणले नेकपा एमाले त्यस्तो खालको गुटबन्दीमा छ समाधान गर्न नसकिने तहको गुटबन्दीमा छ भनेर अनुमान गर्ने कुरा चाहिँ यथार्थपरक हुँदैन भन्ने म ठान्दछु दोस्रो कुरो संविधान निर्माणका सन्दर्भमा हामी अब केन्द्रित हुन्छौँ हाम्रो चाहिँ ध्यान बैसठी त्रिसठीका को राजनीतिक क्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्नका लागि त्यो त्यो चाहिँ जनक्रान्तिको भावना र त्यसको निर्देश अनुरूप संविधान निर्माण गर्नका लागि हामी सम्पूर्ण रूपमा केन्द्रित हुन्छौं र त्यसरी संविधान निर्माण गर्दै हाम्रो मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लिएर जाने माध्यमबाट एउटा समृद्ध राष्ट्र निर्माण गर्ने यो चिजमा हामी केन्द्रित भएर लाग्छौँ अब यो हाम्रो केन्द्रीय कार्य कार्यभार हो मुख्य एजेन्डा हो राष्ट्रिय राजनीतिको कुरा गर्दाखेरि अबको यो नेतृत्व परिवर्तनसँगै राष्ट्रिय राजनीतिमा कुनै फेरबदल के केही सम्भावना छ यो पनि एउटा चासोको विषय निश्चित रूपमा निश्चित रूपमा यो यसबारेमा मैले अघि यसभन्दा अगाडि पनि भन्ने गरेका थिएँ मिडियासँग यस खालको टिप्पणीहरू छलफलहरू हुँदाखेरिमा म के ठान्दछु भने नेकपा एमालेमा भएको नेतृत्व परिवर्तनले यो चाहिँ अहिलेको सरकार अहिलेको सत्ता समीकरणलाई कुनै पनि प्रभाव पार्दैन म बहुत स्पष्ट भाषामा भन्न चाहन्छु कमरेड केपी ओली पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएको छ र यसको परिणाम चाहिँ अब यो सरकार फेरिन्छ आदित्य फेर्नका लागि मैले लाग्छ कि भन्ने ढङ्गले जुन खालको आशंका पनि गरिएको छ अब प्रश्न के हो भनेदेखि अहिले हामी सरकार परिवर्तनतर्फ हामी लाग्दैनौँ हामी के कुरामा लाग्छौँ भनेदेखि यो सरकार जुन जगमा जुन आधारमा निर्माण भएको छ जुन योजनाका साथ जुन उद्देश्यका साथ निर्माण भएको छ ती योजना अनुरूप त्यो उद्देश्यमा पुग्नका लागि ध्यान केन्द्रित गरेर लाग्छौँ यो सरकार निर्माणको आधार सात बुधे सहमति हो अब सात बुधी सहमतिको अक्षरशर प्रभावकारी कार्यान्वयन हुन्छ यो सरकारको उद्देश्य दुई हजार एकात्तर साल माघ आठ गतेभित्र संविधान निर्माण गर्ने हो अब हामी यो माघ आठ गतेभित्रै संविधान निर्माण गर्नका लागि सम्पूर्ण शक्ति र सामर्थ्यका साथ लाग्छौँ त्यस कारणले अहिले हाम्रो ध्यान सरकार परिवर्तनमा होइन यो सरकार जुन जगमा निर्माण भएको छ जुन आधारमा निर्माण भएको छ जुन योजना र उद्देश्यका साथ निर्माण भएको छ त्यो उद्देश्य अनुरूप का कामहरूलाई तीव्र तुल्याउनका लागि केन्द्रित हुन्छ हामी सात बुधी सहमति म दोहोऱ्याएर भन्छु सात बुधी सहमति को जगमा बनेको यो सरकारलाई सातपदी सहमतिको प्रभावकारी कार्यान्वयनद्वारा निरन्तरता दिन चाहन्छौँ यसको भूमिकालाई प्रभावकारी तुल्याउन चाहन्छौ र माघ आठ गतिभित्र संविधान निर्माण गरेर यो सरकारलाई औपचारिक रूपले विदा गर्न चाहन्छौ हामी हामी त्यही कुरामा केन्द्रित हुन्छौँ कमरेड केपी ओली पनि त्यही कुरामा केन्द्रित हुनुहुन्छ अर्को अब माघ आठ गते आठ गते भित्रमा संविधान निर्माणको एउटा खालको टाइम सेट भएको छ यहाँले अब यो भनिरहँदाखेरि चाहिँ अब मत का हिसाबले भनौँ न यो जुन दुई तिहाईको दुहाईको कुरा छ त्यता गएर संविधान निर्माण गर्ने बलियो पाटो खुल्यो बाटो खुल्यो भनेर तर्सिनेहरूलाई के भन्नुहुन्छ मेरो चाहिँ छनौट के छ भने दुई तिहाई संविधान निर्माणको पहिलो छनौट होइन हुन सक्दैन म के चाहँदा ठान्दछु भने यो हामीले निर्माण गर्ने संविधान संविधान सभाबाट निर्माण गर्ने संविधानको विरुद्धमा एकजना पनि नेपाली नागरिकले चाहिँ सडकमा आउन नपरोस् हामी त्यो ढङ्गले सहमतिका साथ संविधान निर्माण गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ संविधान सभाभित्र भएकाहरूलाई मात्रै होइन संविधान सभाभन्दा बाहिर रहेका राजनीतिक शक्तिहरूलाई व्यक्तिहरूलाई पनि समेटेर हामीले संविधान निर्माण गर्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ पहिलो कुरा यो दोस्रो कुरा के छ भनेदेखि संविधान निर्माणका लागि संविधान सभामा भएका दलहरू सबै दलहरूको बीचमा सहमति जुटाउनका लागि हामी केन्द्रित हुन्छौँ त्यसकारणले मेरो विश्वास र मेरो अपेक्षा के छ भनेदेखि यो संविधान सहमतिमै जारी हुन्छ हो प्रतिपक्षलाई पनि प्रतिपक्षलाई पनि यो संविधानको सन्दर्भमा त सत्तापक्ष प्रतिपक्ष भन्ने हुँदा पनि हुँदैन सरकारको सन्दर्भमा जो प्रतिपक्षमा रहनुभएको छ उहाँहरू उहाँहरूलाई पनि हामी अब सबैको सहमतिमा संविधान बन्छ बन्नुपर्छ अब प्रश्न के मात्रै हो भनेदेखि सहमतिमा संविधान बनेन भने भन्ने एउटा आशंका छ त्यस्तो भयो भने के हुन्छ त कुन प्रक्रियाबाट बन्छ या बन्दैन भन्ने प्रश्न छ म के स्पष्ट गर्न चाहन्छु भनेदेखि यो संविधान सभा असफल हुँदैन यसले संविधान निर्माण गरेर छाड्छ किन गर्दछ भनेदेखि यो संविधान सभा असफल भयो भनेदेखि नेपालमा संविधान सभाबाट संविधान बन्ने सम्भावना सदा सदाका लागि समाप्त हुन्छ पहिलो कुरा दोस्रो कुरो त्यसपछि उत्पन्न हुने राजनीतिक परिस्थिति मुलुकको परिस्थिति कल्पनातीत हुन्छ मानिसले अनुमान गरेको भन्दा धेरै डरलाग्दो परिस्थिति मुलुकमा निर्माण हुन्छ यो कुराको एहसास सबै राजनीतिक पार्टीहरूलाई भएको छ त्यस अर्थमा अहिले राजनीतिक पार्टीहरू आफ्ना आफ्ना पोजिसनहरू छन् आफ्ना आफ्ना अडानहरू छन् तर संविधान निर्माणको सन्दर्भमा एक कदम पछाडि हटेर भए पनि सहमति निर्माण गर्नुपर्छ भन्ने चेतना पनि त्यो खालको अनुभूति पनि त्यो खालको विश्लेषण पनि राजनीति र क्रमशः विकसित हुँदै गएको मैले पाएको छु त्यस अर्थमा संविधान सभाभित्र रहेका र बाहिर रहेका सबै शक्तिहरूको संयुक्त प्रयासमा संविधान बन्छ र बनाउनुपर्छ नेकपा एमालेको नयाँ नेतृत्वको अबको रणनीतिबारे हामी कुराकानी गर्दैथ्यौं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलसँग यहाँलाई धेरै धन्यवाद छ विष्णुजी धेरै धेरै धन्यवाद तपाईँलाई पनि हामीलाई टेलिफोन एसएमएस गराउने श्रोतालाई धेरै धन्यवाद दिन चाहन्छौँ हामी नेपाल चौतारीको अन्त्यतिर आइसकेका छौँ नेपाल चौतारी देशभरिका विभिन्न स्थानीय रेडियोबाट प्रसारण हुन्छ यो कार्यक्रम इन्टेना फाउन्डेसन नेपालले उत्पादन गर्छ भोलि बिहान आठ बजेर दस मिनटसम्मका लागि नेपाल चौतारीको उत्पादन टोलीका साथीहरू गणेश आचार्य निशा राई प्रियङ्का बुढाथकी प्रविधिका राजेन्द्र रिजालसँगै म कल्पना भट्टराई बिदा हुन्छु नमस्कार अर्पण टाइम चेन्ज अहिले बिहानको नौ बज्यो यस अर्पण टाइम